रेडियो अर्पण लोक संस्कृति जगेर्नामा सदा तत्पर कर्णप्रिय सुमधुर लोक भाकाको बहार यो हो कार्यक्रम लोक झङ्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम लोक अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण लोकझङ्कारमा कार्यक्रम लोकझङ्कार लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैको लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कार लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ आज पनि यो शनिबार व्यवसायमा भर्खरै बजारमा आएका लोकदोहोरी भाका पाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छ यो गर्मीको मौसममा तपाईँहरूलाई थोरै भए पनि शीतल दिने कोसिस गरिराखेका छौँ र कार्यक्रम लोकसङ्कारमा ढिला नगरिकन यो भाकालाई अगाडि बढाउन चाहन्छु देवी खर्ती अनि गङ्गापुनको सुमधुर आवाज रहेको यो भाका पागल बन्नी हिँड्थ्यो होला भन्ने भाका अब क्रममा तपाईँको लागि oh, सम्झेर मरो मरोए मरो तिमी त पागल भनिन्थे होला सानो मेरो ठाउँमा तिमी भए पागल भनिन्थे सानो पागल बनी हिँड्थ्यो होला मेरो ठाउँमा भए तिमी देवी कार्ती यस्तो सुमधुर आवाजमा रहेको लोकदोहोरी भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ निकै नै रमाइलो लोकदोहोरी भाका थिए तपाईँले नै खुबै मन पराउनु भएको थियो यो लोकदोहोरी भाकालाई यस्तै लोकदोहोरी भाका अझैसम्म अझै पनि हामीसँग बाँकी छ कहिले हामी नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोक सङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छु यो गर्मीको मौसममा थोरै भए पनि तपाईँलाई मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर मनोरञ्जन दिने कोसिस गरिराखेका छौँ र असारे रोपाई लागेको लागिसके पनि होला पक्कै पनि कतै रोपाइ सफा गर्दै हुनुहुन्छ होला पक्कै पनि खाना खान लाग्दै हुनुहुन्छ जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँले कार्यक्रम लोकझङ्कारको व्यवसायमा हुनुहुन्छ कार्यक्रम लोकझङ्कारमा निकै नै रमाइला लुकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिने गर्दछौँ मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर तपाईँलाई मनोरञ्जन दिने कोसिसमा पनि जुटिराखेका छौँ र अघिल्लोमा हामीले पेस गऱ्यौँ पागल पनि हिँड्थ्यो होला देवी घरती अनि गङ्गापुनको सुमधुर आवाजमा सजिएको लोक भाका अब नै अर्को भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ निकै नै रमाइलो भाका छ यो मायाले तर्फ आउँछ भनी भाका विष्णु माझी अनि रा रामजी खाँड र यसम परिवारको आवाजमा रहेको यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार चौलो पाँच मेगा हाल्स र कार्यक्रम लोकझङ्कारको बसाइसँगै रहनुहोला Thank you. जवानीको खेल हाँसो कतै आँसु भेल जवानीको खेल हाँसो कतै आँसु भेल जवानीको खेल नमस्कार म लोकदोरी गायिका राधिका हमाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्च अर्पण सबैका लागि सधैँका लागि छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache one eighty CC 2009-2010 Bike of the Year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 ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इन इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी हे हिँड्दा हिँड्दै आएछु टाइमा रुख्छ भन्थ्यो घरैको आडैमा डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो कि पल्लो अलबल परे बनैमा म किन मूल बाटोमा निस्कनै सकिन डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो कि पल्लो नमस्ते म लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा अहिले तपाईँ सुन्नुहुन्छ रेडियो अर्पण एक सय चार थोक्लो पाँच मेघर अर्पण सबैका लागि सधैँका लागि यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्दछौँ दस बजी अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुने गर्दछौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजमा र कार्यक्रम लोकसङ्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छु आजकै यो शनिबार व्यवसायमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिइराखेका छौँ थोरै भए पनि गर्मीको मौसममा शीतल दिइराखेका छौँ र कार्यक्रम लोकसङ्कारको व्यवसायमा हरेक दिन हामी हरेक प्रस्तुतिको साथ उपस्थित हुन्छौँ र तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस गर्छौँ तपाईँ कहाँ हुनुहुन्छ जहाँ हुनुहुन्छ अहिले कार्यक्रम लोकझङ्कारको व्यवसायमा हुनुहुन्छ लोकझङ्कारको व्यवसाय सुनिरहनु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा पनि अर्को एउटा मिठो लोकदोहोरी भाका सुन्ने बेला भएको छ यो भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ अहिलेको लागि तपाईँको लागि मिठो भाका to mine. 저 तिम्रै नाम जफी जपी मर्ने मलाई मन छ निकै नै मर्मस्पर्शी लोक भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारमा यिनै भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यति बेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद र यति यतिन्जेलसम्म मेरो आवाजलाई कार्यक्रमलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोक सङ्गीतको सहयात्री म दिवस मगर पनि यो भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रम लोकझङ्कारबाट बिदा हुन्छु नमस्कार आफै माया गर्नु अनि आफै धोका खानु गरे मैले धेरै धोका धेरै होला त्यसैले माफ गरिदेऊ सानो मिल्छ भने एकचोटि माफ देऊ सानो तिम्रो के दोष गल्ती त माया गर्नु अनि आफै धोका खानु आफै माया गर्नु अनि आफै धोका खानु